रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम आधुनिक यात्रा पनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा आधुनिक यात्राको अर्को एउटा नवीन श्रृङ्खला लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउँछौँ सोमबार बुधबार र शुक्रबार आज बुधबार यो श्रृङ्खला हो र आजको श्रृङ्खलामा रहेर पनि मैले तपाईँको लागि नेपाली सुगम सङ्गीतको क्षेत्रमा निकै नै चर्चामा रहेका तपाईँलाई निकै नै मनपर्ने खालका सुमधुर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 सुन सफल भएका तिनै गीत सङ्गीतहरू प्रस्तुत गर्नेछु र यति बेला आधुनिक यात्राको सुरुवात गर्न चाहन्छु एउटा निकै नै कर्णप्रिय आवाजबाट थाहा पाएँ एल्बममा समावेश रहेको गीत हो राहुल वैद्यको स्वरमा तिमीले भन्थ्यौ भुल्दैन म तर बिर्सि गयो तिमले भन्थ्यो बोल्दैन म तर बिर्सी गयो तिमले भन्थ्यो भुल्दिन म तर बिर्सी गयो हाम्रो बाचा कसम कतै तिमले तोडिदियो तिमले भन्थ्यो भुल्दिन म तर बिर्सी गयो हाम्रो बाचा कसम कतै तिमले तोड माल नसोच्नेले झुठो माया देखाएर आयो हाम्रो बाचा कसम कतै तिमीले तोडिदियो तिमीले भन्थ्यो भुल्दिन म तर बिर्सी गयो तिमीले भन्थ्यो भुल्दिन म तर बिर्सी गयो हाम्रो बाछा कसम कतै तिमीले दियो सहनलाई गाह्रो हुन्छ बिछोड किन पार्नु सहनलाई गाह्रो हुन्छ बिछोड्किन पार्नु स्वाङ रची अर्थको आँसु किन झार्नु के गरी न जानै सुम्पे माया भनी मार्यो हाम्रो बाचा कसम कतै तिमीले तोडिदियो तिमीले भन्थ्यो भुल्दिन म तर बिर्सि गयो तिमले भन्थ्यो भुल्दिन म तर बिर्सि गयो हाम्रो बाचा कसम कतै तिमीले तोडिदियो तिमीले भन्थ्यौ भुल्दिन म तर बिर्सि गयो हाम्रो बाचा कसम कतै तिमीले तोडिदियो निकै नै कर्णप्रिय आवाज निकै नै तपाईँ हाम्रो मनलाई सुने खालको आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशुद्ध रूपमा हामी आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर अति नै सुमधुर आवाजहरू राख्छौँ जुन आवाज तपाईँलाई सुन्दाखेरि निकै नै आनन्द लाग्छ जुन आवाजले कहीँ न कहीँबाट तपाईँलाई पनि सुन्न सक्छ तिनै आवाजहरू तपाईँको माझमा हामीले प्रस्तुत गरिराखेका छौँ र गर्ने नै छौँ यति बेला आधुनिक यात्राको यो श्रृङ्खलामा फेरि पनि अर्को आवाजलाई तपाईँको माझमा जोड्न चाहन्छु नेपाली सुगम सङ्गीतको क्षेत्रमा अन्जु पन्त कुनै नौलो नाउँ होइन यति बेला उनै चर्चित अनि निकै नै सुमधुर धनी गायिका अन्जु पन्तले आवाज दिनुभएको एउटा निकै नै सुमधुर गीत तपाईँको माझमा राख्न चाहन्छु परिस्थिति यस्तै पर्यो परिस्थिति यस्तै पर्यो 嗯。 को चंगा अनि अन्त्य भयो रुदा रुदै निकै नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र श्रृङ्खलामा रहेर विशेष गरी यस्तै यस्तै आवाजहरू हामीले तपाईँको माझमा राख्ने गर्छौँ जुन आवाज सुन्दा तपाईँलाई निकै नै आनन्द लाग्छ कहीँ न कहीँ यी गीत सङ्गीतले मेरै भावनालाई बोलेको पो हो कि जस्तो तपाईँलाई लाग्छ तिनै आवाजहरू तपाईँको माझमा हामीले प्रस्तुत गरिराखेका छौँ त्यसो त यी आधुनिक गीत सङ्गीतसँग तपाईँ हामी निकै नै नजिक छौँ यस अर्थमा कि यी गीत सङ्गीतले कहीँ न कहीँबाट कुनै न कुनै ढङ्गबाट तपाईँ हाम्रै भावना तपाईँ हाम्रै परिस्थिति तपाईँ हाम्रै परिवेश तपाईँ हाम्रै भोगाईलाई बोलिराखेको हुन्छ त्यसैले पनि यी गीत सङ्गीत तपाईँ हामीलाई निकै नै मनपर्छ निकै नै सुन्ने गर्छ गर्छौँ र आधुनिक गीत सङ्गीतलाई सुन्ने पनि गर्नुपर्छ किनकि नेपाली गीत सङ्गीतलाई तपाईँ हामीले नसुने कसले सुनिदिन्छ र तपाईँ हामीले माया नगरे कसले माया गरिदिन्छ यति बेला आधुनिक यात्राको यो श्रृङ्खलासँगै हुनुहुन्छ तपाईँ रहिने आवाजहरू तपाईँको माझमा हामीले प्रस्तुत गरिराखेका छौँ त्यसो त आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउँछौँ तिनै दिन अलिकति फरक फरक ढङ्गबाट तपाईँको माझमा उपस्थित हुने कोसिसमा हामी रहन्छौँ र आजको यो श्रृङ्खलामा भने मैले अलि केही समय अगाडि निकै नै चर्चामा रहेका तपाईँलाई निकै नै मनपर्ने खालका गीत सङ्गीतहरू लिएर आएका छौँ र यति बेला फेरि पनि अर्को एउटा चर्चित आवाज तपाईँको माझमा राख्न चाहन्छु शिशिर योगीले स्वर दिनु भएको छ यति बेला राख्छु माया मारी डाँडा पारी निष्ठुरी गई हाँस माया मारी डाँडा पारी निष्ठुरी गई हाँसी रमाउँदै पराईसँग नौलो नाता गाँसी कमलो चस्की चस्की दुखे पनि चर्किएर जियो चस्की चस्की दुखे पनि काट्ने छैन रात रोई आकाशका तारा गनी चर्किएर कले जियो चस्की दुखे पानी चर्किएर कले जियो चस्की दुखे पानी काट्ने छैन रात रोही तारा गनी गानी रुने छैन सासी माया मारी डाँडा पारी निष्ठुरी गई हाँसी माया मारी डाँडा पारी निष्ठुरी गई हाँसी रमाउँदै पराईसँग नौलो नाता गाँसी कमलो कालो जति छाती भित्र भित्र हुरी बिछोडमा चालो जति छाती भित्र भित्र हुरी हाँसो खुसी जाओस् उडी मेरो घरको नागी धुरी बिछोडमा चलोस् जति छातीभित्र हुरी बिछोडमा चलोस् जति छातीभित्र हुरी हाँसो खुसी जाओस् उडी घरको नागी धुरी चाहे बनो टुरी गई हाँसी रमाउँदै पढाइसँग नौलो नाता गाँसी निकै नै सुमधुर आवाज निकै नै चर्चित आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्नु भएको छ डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर र आधुनिक यात्राको आजको श्रृङ्खलामा रहेर निकै नै मर्मस्पर्शी आवाजहरू तपाईँको माझमा मैले प्रस्तुत गरिराखेको छु र आशा छ तपाईँ पनि यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ मलाई साथ दिइराख्नु भएको छ राधुनिक यात्राको यो श्रृङ्खलामा रहेर यिनै चर्चित आवाजहरू तपाईँको माझमा राख्ने क्रममा फेरि पनि अर्को एउटा आवाजलाई नै तपाईँको माझमा राख्न चाहन्छु म धेरै बोल्दिनँ तपाईँलाई धेरैभन्दा धेरै गीत सङ्गीत नै प्रस्तुत गर्छु र यति बेला निकै नै सुमधुर स्वर्की धनी गायिका सुनिता दुलालले आवाज दिनुभएको छ यो गीतमा यति बेला तपाईँको लागि राख्छु नचाहँदा नचाहँदै छोड्दैछौ रे तिमीले मलाई told you नचाहँदा नचाहँदै छोड्दैछौ रे तिमीले मलाई यदि कसैलाई छोड्नु छ अथवा कसैबाट टाढा हुनु छ भने आफ्नो वास्तविकता राख्न किन डराउने यदि तपाईँबाट कोही टाढा जाँदै हुनुहुन्छ यदि तपाईँ कोहीबाट टाढा जाँदै हुनुहुन्छ भने कारण पुरा रूपमा खुलस्त पारिदिनुहोस् किनकि त्यसले गर्दा तपाईँको जिन्दगी त सहज बन्छ नै त्यो अर्को व्यक्ति जसलाई तपाईँले माया गर्नुहुन्छ जसले तपाईँलाई माया गर्छ त्यो व्यक्तिको जिन्दगी पनि सरल बन्न सक्छ बिना अर्थ बिना कारण कसैबाट पनि तपाईँ टाढा नहुनुहोला र यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सुनिराख्नु भएको छ राधनिक यात्राको श्रृङ्खलामा रहेर निकै नै मर्मस्पर्शी आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ वास्तवमै तपाईँ हाम्रो मनलाई सुने खालका अलिकति बिछोडका अलिकति वेदनाका यिनै गीत सङ्गीतहरू तपाईँको माझमा आजको आधुनिक यात्राको यो श्रृङ्खलामा राखिराखेका छौँ र यति बेला फेरि पनि अर्को एउटा त्यस्तै तपाईँकै मनलाई सुने खालको आवाज तपाईँको लागि राख्छु स्वरूपराज आचार्य जो नेपाली सुगम सङ्गीतको पाठमा निकै नै चर्चित भइसक्नु भएको छ आफूलाई अग्र स्थानमा राख्न सफल भइसक्नु भएको छ यति बेला उनै चर्चित गायक स्वरूपराज आचार्यको सुरमा म ढले बेहोसीमा ढले भने सुमधुर आवाज तपाईँले सुनिराख्नु भएको छ र आधुनिक यात्राको आजको यो श्रृङ्खलामा रहेर तपाईँको माझमा यस्तै आवाजहरू राख्दा राख्दै हामी लगभग कार्यक्रमको अन्त अन्तमा पनि आइसकेका छौँ र भने कार्यक्रमबाट बिदा पनि माग्नुपर्छ यति जेलसम्म तपाईँले आधुनिक यात्राको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले पनि साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु रैतेन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै आधुनिक यात्राको आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार दर कौवालाई घुम्नलाई दिनु गिद्ध र कौवालाई घुम्नलाई दिनु आफन्ती पराईलाई झुम्नलाई दिनु मेरो लास माथि फुल माला चढाई बैगुनी पापीलाई झुम्न बैगुनी पापीलाई चुम्न नदिनु बेहो पॉइंट एक से चार थोपलो पांच मेगा हार्ट